अधेरी कालो रात मिठो कल्पना आज पनि तपाईँको साथमा तपाईँको आफ्नो मान्छेको मुठुसम्म मुठुका कुराहरू तपाईँका मनभित्रका कुराहरू पुर्याउनको लागि यतिखेर तपाईँका मुठुका एसएमएसहरू लिएर आइसकेको छु कार्यक्रम मुठुदेखि मुठुसम्मको साथमा म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्मको आजको अङ्कमा पनि तपाईँलाई यतिखेर साथ दिनको लागि आएको छु तपाईँ यतिखेर सुत्न खोज्दै हुनुहुन्छ होला तर पनि सुत्न खोज्दा खोज्दै पनि तपाईँलाई अलिक गाह्रो भएर होला किन भन्दाखेरि गर्मीको समय छ लामखुट्टेले अलि बढी सताएर होला है तर जे होस् ठिक छ तपाईँको आफ्नो मान्छेलाई सम्झेर तपाईँ निधाउने प्रयास गर्दै हुनुहुन्छ होला यतिखेर ठ्याक्कै तपाईँ सम्झिरहनु भएको छ आफ्नो मान्छेलाई आफ्नो मान्छेलाई मनको कुरा कसरी भन्ने भनेर सोच्दै हुनुहुन्छ भने आतिनु पर्दैन यतिखेर W W W dot radio server dot com dot एनपीबाट संसारैभर अनि रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चबाट कार्यक्रम मुटुदेखि मुटुसम्म आइसकेको छ तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस टाइप गर्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुक युज गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर मुटुदेखि मुटुसम्मको एउटा अपडेट छ त्यो पोस्टमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरूलाई म कार्यक्रममा क्रमशः स्थान दिनेछु तपाईँ भने कमेन्ट गर्दै गर्नुहोला एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज राख्दैछौँ साङ्गीतिक आवाज सुन्दै गर्नुहोला र एसएमएस पनि गर्दै गर्नुहोला तपाईँको एसएमएस र कमेन्ट लिएर एकैछिनपछि आउनेछु तुमने न जाने क्या सपने दिखाए तुम पास आए यू मुस्कुराए तुमने न जाने क्या सपने दिखाए अब तो मेरा दिल जागे न सोता है क्या करूँ हाय कुछ कुछ होता है क्या करूँ हाय कुछ कुछ होता है होता है क्या करूँ हाय कुछ कुछ होता है क्या करूँ अब तो मेरा दिल जागे न सोता है क्या करूँ हाय कुछ कुछ होता है क्या करूँ हाय कुछ कुछ होता है आहा क्या करूँ हाय कुछ कुछ होता है साथ नहीं यो अँध्यारो रातमा तपाईँ पनि सम्झिँदै हुनुहुन्छ होला <laughs> आफ्नो मान्छेलाई मुटुमा के के भएको हो कि जस्तो आभास तपाईँले पनि गरिरहनु भएको होला यस्तै हो कहिलेकाहीँ आफ्नो मान्छेलाई धेरै सम्झन सम्झने गर्छौँ हामी अझ विशेष गरी यो रातको समयमा अलि धेरै सम्झने गर्छौँ जे होस् तपाईँको आफ्नो मान्छेलाई तपाईँले सम्झनुहुन्छ माया गर्नुहुन्छ र आफ्नो मान्छेलाई सम्झेर सुटुक्क एसएमएस गर्न खोज्दै हुनुहुन्छ भने रेडियो सर्भर तपाईँको साथमा छ र कार्यक्रम मुटुदेखि मुटुसम्म यतिखेर आउँदैछ W W W dot radio server dot com dot एनपीबाट संसारैभर र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्जबाट तपाईँको माझमा यतिखेर कार्यक्रम मुटुदेखि मुटुसम्म छ र म छु तपाईँको मनमित्रको साथी चन्द्र र तपाईँका एसएमएस र कमेन्टहरू पनि थुप्रै छन् मेरो साथमा तपाईँका कमेन्टहरू आइसकेका छन् आजको पोस्टमा तपाईँका एसएमएस पनि आइसकेका छन् एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यस यच यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ र तपाईँ फेसबुक युज गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर पनि तपाईँले कमेन्टहरू गर्न सक्नुहुन्छ गत साता मैले थुप्रै साथीहरूको कमेन्टहरू पढ्न पाएकी थिइनँ र त्यसैले आज भने सकेसम्म भ्याएसम्म गत साताको कमेन्ट पनि राख्नेछु र सुरुमा भ्याउँदिनँ त्यसैले गर्दा तपाईँको नाम चाहिँ पढिहाल्छु गत साता हामीलाई कमेन्ट गर्नुभएको थियो बबिता मुक्तानजीले त्यसै गरी सबिना लामाजीले अनु तामाङ ठोक्करजीले पनि कमेन्ट गर्नुभएको थियो हामीलाई त्यसै गरी विमल थापाजीले राजन सापकोटा राजन सापकोटाजीले गर्नुभएको थियो त्यसै गरी चन्द्र दहालजीले ताप्लेजुङबाट गर्नुभएको थियो भने तामाङनी कान्छी सुबीले पनि हामीलाई कमेन्ट गर्नुभएको थियो त्यसै गरी अर्को साथीले गर्नुभएको थियो सलोनी तामाङजीले त्यसै गरी रोमियो अर्जित माया तामाङ तामाङ नै लेख्नुभएको होला सायद उहाँले टिएमजिबी लेख्नु भएको छ तामाङ नै होला त्यसै गरी हामीलाई कमेन्ट गर्नुभएको थियो अशोक तामाङजीले पनि र गत साता हामीलाई थुप्रै साथीहरूले कमेन्ट गर्नुभएको थियो आज भने तपाईँका कमेन्टहरू आउँदैछन् र यतिखेर भने तपाईँको एसएमएसहरूलाई लिन चाहन्छु र तपाईँको एसएमएसहरू सुरु हुन्छ यसरी र तपाईँका कमेन्टहरू लिँदैछु म यतिखेर यतिखेर तपाईँको एसएमएस सुरुमा लिँदैछु तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार दिदी दिदी म्यासेज गर्न सक्नुहुन्छ यतिखेर तपाईँको कमेन्ट लिन चाहन्छु कमेन्टमा अगाडि लेखिएको छ हाई दाजु दर्शन नमस्ते सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु तपाईँलाई कस्तो छ कुन्ने म त सन्चै छु है रेक्के भन्नुभएको छ इट्स मी मनिष लामा मकवानपुरबाट आज मेरो सन्देश परदेशमा हुने प्यारी सिसलाई miss you and love you भन्नुभएको छ त्यस पछाडि उहाँको एसएमएस पुरा प्राप्त भएको छैन थ्याङ्क यू सो मच मनिषजी तपाईँको यो कमेन्टको लागि एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस छ लेख्नु भएको छ नमस्ते दादा आरामै हुनुहुन्छ भन्नुभएको छ आरामै छु तपाईँलाई कस्तो छ कुनै म पुरानो सदरमुकामबाट हजुरहरूकै आत्मस्पर्शी साथी कल्पना कुसुम आज पनि हजुरलाई धेरै मिस गरे गरिरहेछु छु दादा भन्नुभएको छ <laughs> तपाईँलाई पनि हामी धेरै सम्झिरहेको छौँ कल्पनाजी सायद आहा तपाईँले पनि कार्यक्रम सुनिरहनु भएको होला तपाईँलाई पनि सन्चै छ होला जस्तो लाग्छ तपाईँका एसएमएसहरू आउँदैछन् र एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरू पनि छन् र तपाईँका कमेन्टहरूलाई म एकैछिनमा राख्छु भन्दा भन्दा एउटा कमेन्ट चाहिँ लिइहाल्छु फेरि <laughs> साथीहरूले अलिकता कमेन्ट चाहिँ राख्नुहुन्न जहिले पनि कमेन्ट राख पढ्न चाहिँ भ्याउनुहुन्न भनेर अलिकता जे होस् गुनासोहरू गरिरहनु भएको हुन्छ यतिखेर कमेन्ट छ पूर्णिमा तामाङजीले लेख्नु भएको छ हेलो चन्द्र दादा गुड इभिनिङ मेरो म्यासेज भन्नुपर्दा माई हर्टलाई love you and miss you भन्न चाहन्छु यो अहिले अहिले हेटौँडादेखि अलि टाढा गएको छ सो टेक केयर भन्न चाहन्छु दादा भन्नुभएको छ अवश्य पनि उहाँको हट टाढा हुनुहुँदो रहेछ पूर्णिमाजीको हेटौँडाबाट अलिक टाढा जानुभयो होला जे जति टाढा रहे पनि तपाईँको आफ्नो मान्छे तपाईँसँगै छ भन्ने जस्तो लाग्छ पूर्णिमाजी र तपाईँले सम्झिरहनु भएको छ अवश्य पनि उहाँले पनि सम्झिरहनु भएको होला र कमेन्ट गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँका थुप्रै कमेन्टहरू आएका छन् एकैछिन पछाडि तपाईँको कमेन्टहरू लिन्छु एउटा गीत पनि राख्ने बेला भएको छ यतिखेर भने र तपाईँको लागि अबको क्रममा एउटा सुमधुर साङ्गीतिक आवाज राख्दैछु कमेन्ट पनि गर्दै गर्नुहोला एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि Shula, shula, shula, shula. Thank you. का है ये तुमको इंतजार मैं हूं ना देख लो इधर तो एक बार मैं हूं ना किसका है ये तुमको इंतजार मैं हूं ना देख लो इधर तो एक बार मैं हूं ना खामोश क्यों हो जो भी कहना है कहो दिल चाहे जितना प्यार उतना मांग लो हो तुमको मिलेगा उतना प्यार मैं हूं ना किसका है ये तुमको इंतजार मैं हूं ना देख लो इधर तो एक बार मैं हूं ना जो तुम सोचो कि तुम ये देखो अरे कितना मुझको तुमसे प्यार है तो चुप मत रहना ये मुझसे कहना अरे कोई क्या ऐसा भी यार है दिल ही नहीं रे जान भी रे जो तुम्हें दिल ही नहीं दे जान भी दे जो तुम्हें हो तो मैं कहूँगा सरकार मैं हूँ ना किसका है ये तुमको विगत सबैको हुन्छ अनि हुन्छ पीडा सबैसँग त्यही पीडाको घाउमा मलमपट्टी लगाउने हाम्रो प्रयास कार्यक्रम बितेका फलहरू कार्यक्रम बितेका फलहरू कहिले टुट्छ साहस कहिले जुट्छ बलहरू सम्झनामा आइरहन्छ बितेका पलहरू हरेक बिहिबार राति नौ पन्ध्रदेखि दस बजेसम्म मात्र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा साथी चन्द्रको साथमा फुलको बाटो काँडाको radio Sarowar ninety two point five mega hertz छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च अनि W W W dot radio server dot com dot एनपीबाट संसारैभर कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा म सदा झैँ आज पनि तपाईँका एसएमएसहरू तपाईँका कमेन्टहरू लिँदैछु र तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुई म्यासेज गर्न सक्नुहुन्छ र फेसबुक युज गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर मुटुदेखि मुटुसम्मको पोस्टमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ आज मैले पोस्ट अलिकता ढिला गरेँ यो अलिकता बाठो भएर <laughs> गरेको है साँच्चै भन्नुपर्दाखेरि कतिपय साथीहरूले पोस्ट नै किन आएन भनेर अझैसम्म पनि सोधिरहनु भएको छ तपाईँ यसो निहाल्नु होला रेडियो सर्भरको पेज पोस्ट चाहिँ आइसकेको छ किन भन्दा अलि चाँडो पोस्ट गर्दाखेरि तपाईँको थुप्रै कमेन्टहरू आउँछ मैले कमेन्टहरू सबै यो एक घन्टा त नभनौँ पैँतालिस मिनट पैँतालिस मिनट पनि बिचमा अलिकता एड बज्छ त्यस पछाडि फेरि एड बज्ने गर्दाखेरि दस मिनट घटायो भने <laughs> बाँकी रह्यो पैँतिस मिनट पैँतिस मिनटमा तपाईँको सबै एसएमएसहरू लिन नसक्ने कमेन्ट पनि लिन नसक्ने गर्दाखेरि मैले आज चाहिँ कार्यक्रम सुरु भएपछि मात्र पोस्ट गरेको छु र तपाईँको कमेन्टहरू बिस्तारै आइरहेका छन् र यतिखेर भने तपाईँको एसएमएस लिन चाहन्छु एसएमएस छ चन्द्रदा के छ खबर भन्नुभएको छ आहा म त सन्चै छु है तपाईँलाई कस्तो छ थाहा छैन आइएम ध्रुव रेग्मी अभागी मान्छे हाँडी खोला छ हाल हेटौँडाबाट आई लभ यु काली एकपटक कल गर भन्न चाहन्छु भन्नुभएको छ ध्रुवजीको काली चाहिँ कता हो <laughs> ध्रुवजीको कालीले पनि जे होस् कार्यक्रम सुनिरहनु भएको होला एकैछिनमा कल आउँछ होला हेर्नु होला कतातिर राख्नु भएको छ मोबाइल न आइसक्यो कि एसएमएस भए पनि र अर्को पनि कम एसएमएस छ जीवनमा कयौँ उतार चढावहरू आउँछन् धेरै पीडा हुन्छ तर आफ्नो मान्छेको एक स्पर्शले सारा पीडाहरू हराउँछ अझ पनि धेरै मिस गरिरहेको छु कुसुमले अझ पनि धेरै मिस गरिरहेकी छ कुसुमले भनिदिनु ल स्पर्शलाई भन्नुभएको छ त्यस पछाडि चाहिँ उहाँको पुरा एसएमएस आएको छैन सायद कल्पना कुसुमजीले नै गर्नुभएको कि लौ को हुनुहुन्छ तपाईँलाई धेरै मिस गरिरहनु भएको छ भनिदिनु भन्नुभएको छ मैले भनिदिएँ है त कुसुमजी तपाईँको सन्देश उहाँसम्म पुगिसकेको छ अवश्य पनि र अबको क्रममा तपाईँको कमेन्टहरू लिन चाहन्छु ध्रुव रेग्मीजीको भर्खरै मैले एसएमएस पढेको थिएँ उहाँको कमेन्ट पनि आइसकेको छ उहाँको कमेन्ट छ यस्तो अह कमेन्टमा लेख्नुहुन्छ प्रिय काली एसटी तिम्रो यादमा धेरै तडपिसकेँ आफूले आफैलाई सम्हाल्न सकिनँ जिन्दगीभरि सँगै जिउने मर्ने कसम आज तिमीले किन किन तोड्यौ यदि जिन्दगीभरि साथ दिनु थिएन भने किन खायौ झुटो कसम किन यो अभागीलाई झुटो आशा देखायो भन यास भन तिमीलाई के थाहा छ यास मैले कति माया गरेको थिएँ तिम्रै कल्पनामै हराउँथे तिमीलाई पाउँदा आफैले संसारको भाग्य नै ठान्थे लाखौँ लाखौँ ताराहरूको माझमा एउटै चन्द्रमा टह टह टम्के जस् टल्के जस्तै चम्के जस्तै तिमी पनि अभागीको लागि हजारौँ फेसबुक फ्रेन्डहरूमध्ये एक थियो हरपल हरछिन तिम्रै परिकल्पना गरिरहन्थे यस तिम्रो यो अभागीलाई थाहै नदे एक एकाएक टाढा भयो समयको गति बित्दै थियो मैले तिमीलाई भेट्ने आशामा कसरी कसरी कयौँ दुःखहरूलाई दुःखका क्षणहरू बिताएँ तिमीलाई सारा संसार खोजे तर कहीँ पनि भेटिन तर आफूलाई मेरी कान्छो एक न एक दिन किन नभेटिएला भनेर खोजिरहेँ फेसबुक ट्विटर र निम्बुज फाइबर र स्काइप सबै खोजे तर तिमीलाई भेटिन तिमीलाई नभेटेपछि आफैले आफैलाई मरेतुले ठाने तिमी बिनाको पल त्यो चैतमासको उराट लाग्दो मौसम जस्तै भएका थिए मेरो लागि पिन्जडाको चरी जस्तै भएको थिएँ म उड्न खोज्दा खोज्दै पनि बाध्यताले थुनिएकी थिएँ म चरी जस्तै भएको थिएँ म तिमी बिना यो संसार अध्यारो लाग्थ्यो दुनियाँको अगाडि हाँस्न खोजे पनि तिमी बिना यो अनुहारमा कहिले हाँसो आएन तैपनि जिन्दगीको लाचार यो मोडमा आफूलाई हुलचेरको सहाराले डोर्याए जस्तै डोर्याउँदै थिए सोचेको थिएन अभागीलाई भोलिसक्यौ भनेर जिन्दगी सयौँ कष्टहरूको मोडहरू पार गर्दा तिमी फेरि आकाशमा तिमी फेरि आकाशमा ढकमक्क लागेको बादल जस्तै एकाएक फाटेर त्यही चन्द्रमाको रूप लिएर आयो अभागीको जिन्दगीमा भन्नेले भन्थ्यो बिछोड पछिको मिलन अविस्मरणीय हुन्छ भनेर मैले पनि आफूलाई तिमी मेरो सामु आउँदा पिन्जडाबाट मुक्त भएको चरी जस्तै सम्झे तिमीलाई पुनः भेट्न पाउँदा ममा खुसीको सीमा नै थिएन हतार हतार तिमीसँग बोल्न खोजे तर तिमी बोलिनौ धेरै पछि बोल्यौ त्यो पनि प्रेमिका बनेर होइन त्यो पनि एउटा साथी बनेर मात्र बोल्यौ तिमी किन तिमीलाई तिमीलाई अभागीको मायामा के कमी भएर जिन्दगीभरि साथ दिने बाचा तोडिदियौ मैले तिमीलाई भनेकै थिएँ नि अरूले जस्तो सुनचाँदीले ढकमक्क सजाएर मलममा रा मलममा महलमा राख्न सक्दिनँ तर तिमीले आज यो अभागीको मायालाई धनको तराजुमा जोख्यौ यस जिन्दगीको केही पल मात्र साथ दिनु थियो भने किन जुनी जुनी साथ निभाउने बाछा गर्यो तिम्रो माया गर्ने तिमीलाई माया गर्ने पागल ध्रुव रेग्मी अभागी मान्छे नामटार एक हाल हेटौँडा ध्रुवजीको सन्देश पढेँ मैले अलि लामो थियो दोहोऱ्याएर पनि पढेको हो कि जस्तो लाग्यो ध्रुवजीले आज पनि त्यही कमेन्ट गर्नुभएको हो कि सायद उहाँको आफ्नो मान्छेले सुन्न अलिक पाउनु भएन जस्तो छ जे होस् यतिखेर भने सुनिसक्नु भएको होला ध्रुवजी आगामी दिनमा चाहिँ तपाईँको डिफ्रेन्ट कमेन्ट आउँछ भन्ने मैले सोचेको छु दुःखी हुनुहुन्छ थाहा छ मैले यहाँबाट दुःखी नहुनुहोस् ध्रुवजी भन्दैमा तपाईँको पीडा तपाईँको चोटमा मलम त लाग्दैन तर पनि पुनः एकपटक भन्न चाहन्छु धेरै दुःखी नहुनुहोस् हेर्नुहोस् अलि हाँसेर अगाडि बढ्नुहोस् तपाईँका तपाईँका मनमा उम्लिरहेका यी पीडाहरूलाई एउटा अगाडि बढ्ने जिन्दगीमा अगाडि बढ्ने तपाईँको खुड्किलो बनाउनुहोस् तपाईँ अवश्य सफल हुनुहुनेछ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को पनि कमेन्ट छ लेख्नु भएको छ अह मैले पूर्णिमाजीको कमेन्ट चाहिँ पढिसकेको छु यतिखेर अर्को कमेन्ट छ अनु तामाङ थोकरजीको उहाँले लेख्नु भएको छ लेख्नु भएको छ यो अधेरी रातमा मायाका आभास गराउन आउनुहुने कार्यक्रम मुटुदेखि मुटुसम्म अनि कार्यक्रम सञ्चालक दादामा यो छोटो जिन्दगीको लामो सम्झना अनि माया भन्नुभएको छ मेरो तर्फबाट पनि तपाईँलाई सम्झना छ मिस गरेको छु तपाईँलाई पनि धेरै माया गर्नुहुन्छ कार्यक्रमलाई थाहा छ अनि माया खै यो मुटुमा यो मुटुमा किन पीडा हुन्छ भन्नुभएको छ किन कसैको यादमा तडपिन्छ यो मन थाहा छैन कति दिन यसरी नै बित्छ मेरो जीवन पल पल सम्झन्छु अनि यो अधेरी रातमा एक्लै रुन्छु भन्नुभएको छ रुनु चाहिँ अलिकता हुँदैन रुनु मन लाग्छ अवश्य पनि नरुनु होला यही भन्छु म उहाँ अगाडि लेख्नुहुन्छ किन यस्तो हुन्छ मलाई मात्र सायद उसले याद गर्छ कि नै थाहा छैन बट आई मिस यु अनि मेरो मनमुटुमा बस्न सफल साथीहरू इन्द्रमान आत्मा बबिता मोक्तान दिपा लामा सबिना कान्छा कान्छु लेख्नु लेख्नुभयो होला उहाँले सायद कान्छु लेख्नु भएको छ तपाईँको कमेन्ट पढ्दै थिएँ यो फेरि अलिकता प्रविधिले धोका दियो <laughs> अलिअलि सरिहाल्छ यो अलिकता फेसबुकमा कहिलेकाहीँ डिस्टर्ब आउँछ ठिकै छ अहिले चाहिँ भने ठिक भइसकेको छ उहाँले लेख्नु भएको छ अनि मेरो मनमुठुमा बस्न सफल साथीहरू इन्द्रमान आत्मा त्यसै गरी बबिता मोक्तान दिपा लामा सबिना कान्छा मगर त्यसै गरी रोमियो अर्जित युनिसा अविरल एन्ड मलाई चिन्ने सम्पूर्णलाई मिठो माया मिठो सम्झना भन्न चाहन्छु बिर्सेकी छैन धेरै सम्झिएको छु एन्ड गुड नाइट मिठो सपनी सम्पूर्णलाई भन्नुभएको छ थ्याङ्क यू सो मच अनुजी तपाईँको कमेन्टको लागि र तपाईँको कमेन्ट आइरहेका छन् र अब भने धेरै समय बाँकी छैन नौ बजेर एकाउन्न मिनट गइसकेको छ एकैछिन एउटा सुमधुर साङ्गीतिक आवाज सुन्छौँ त्यस पछाडि तपाईँका कमेन्टहरू लिएर पुनः आउनेछु दिल में धड़कन धड़कन में क्या है तेरी प्यास है हर प्यास में दर्द है सनम ये दर्द तेरा एहसास है लो जाना तेरी तमन्ना हर सांस को मैंने है देखा महसूस करके इस प्यास को साए में बिखरी जाए तेरी दोस्ती की खुशबू तेरे दिल में है मेरा ठिकाना मेरे दिल में है बस तू ही तू ओ दिलो जाना तेरी तमन्ना हर सांस को सिनेमेदीले यो निकै <laughs> सुन्दिन साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले र तपाईँको थुप्रै कमेन्टहरू आइरहेका छन् कमेन्टहरू पनि एसएमएस पनि आजलाई भने अलिक कमै आएको छ एसएमएस अलि थोरै भएर हो कि आज गत साता कार्यक्रम मैले लान पनि सकिनँ त्यस कारणले गर्दाखेरि एसएमएस चाहिँ अलिक कमी आएको तपाईँको एउटा कमेन्ट पढ्छु र कार्यक्रमलाई भिड मार्नतर्फ लाग्छु र यतिखेर कमेन्ट छ अह बबिता मुक्तानजीले कमेन्ट गर्नुभएको छ बबिताजीले गत साताभन्दा अगाडिको साता पनि कमेन्ट गर्नुभएको थियो पढ्न पाइनँ रिसाउनु भएको थियो कि भन्ने लागेको थियो तर जे होस् आज कमेन्ट गर्नुभएको रहेछ थ्याङ्क यू सो मच बबिताजी सुरुमा नै र बबिताजीले अगाडि लेख्नु भएको छ सुनसान अधेरी कालो रात अनि अह मनै बहकाउने शिशिर बहकिने पवनसँगै मुटुभरिको अनगिन्ती माया र अटुट सम्झनाको सम्झना बोकी आज पनि लाखौँ लाख श्रोताको मनमुटुमा पस्नलाई सफल आत्मीय कार्यक्रम मुटुदेखि मुटुसम्मको दैलोमा आइपुगेको छु म हेटौँडा सत्रबाट भन्नुभएको छ हेटौडा सत्र रातोमाटेबाट बबिता मोक्तान सर्वप्रथम त यो कालो रातमा कुनै आहा भोक प्यासको प्रवाह नगरी हाम्रो साथमा मुस्कुराउँदै प्रोग्राम चलाउनुहुने चन्द्रजीमा मिठो सम्झना भन्नुभएको छ मेरो तर्फबाट पनि यहाँलाई मिठो सम्झना छ बबिताजी बबिताजीले अगाडि लेख्नु भएको छ आर आज कार्यक्रम मुटुदेखि मुटुसम्ममा मेरो मनमुठु अनि मस्तिष्कमा बस्न सफल प्यारी दिदी सबिनालाई अल्पकालीन जिन्दगीको दीर्घकालीन सम्झना साथै अह अनगिन्ती माया रूपे सौगातहरू केवल मेरी प्यारी दिदी सबिनालाई miss you and love you भन्छु अनि आत्मीय साथीहरू दिपु अनु युनिसा इन्द्रमान त्यसै गरी भाउजू लेख्नुभयो होला उहाँले भाउजू लेख्नुभयो कि वानजू लेख्नुभयो उहाँले डब्लुएएनजेयु भएको छ मैले गलत उच्चारण गरेको भए सरी पनि भन्न चाहन्छु विशाल सनिरा सुमी सवि कल्पना त्यसै गरी सन्जु अह यस भण्डारी मेरो भैँसेमा बस्नुहुने मलाई धेरै माया गर्ने दाई दाई भाउजूलाई मिठो सम्झना भन्दै छुट्टिन्छु ओके बाई शुभरात्रि भन्नुभएको छ थ्याङ्क यू सो मच बबिताजी तपाईँको यो कमेन्टको लागि र धेरै साथीहरूले लाइक पनि गर्नुभएको छ पोस्टमा सबै साथीहरूलाई धेरै धेरै धन्यवाद यो अँध्यारो रातमा कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद आगामी साता कार्यक्रम लिएर आउने नै छु यदिन जेल मलाई प्रविधिमा रहेर साथ दिनुहुने साथी सबैलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु अर्को साता पुनः कार्यक्रम लिएर आउनेछु तबसम्मका लागि एउटा सुन्दर साङ्गीतिक आवाज छोड्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि कार्यक्रमको यो बसाइबाट छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री